मेरी रातमा जब सम्झन्छु तिमीलाई म हेर्छु जुनलाई तिमीलाई सम्झिरुनलाई हसिलो त्यो मुहार आहा देख्छु जुनमा यादहरू आइदिन्छ सँगै डुलेको बन पाखामा पर्खी बस है म आउँछु भेट्नलाई अँगालोमा तिमीलाई बाँध्नला कालो केशमा चमेली सजाउला मायालु तिमीलाई आफ्नो बनाउला हेरै आँखामा तस्बिर तिम्रै नै छ यो छाती चिरी हेर तिम्रै नाम कोरिएको छ औसीको रातमा तिमी नौ लाख तारा सिउँदोमा छर्ने छु बादल देशमा तिमीलाई लाने छु झुटो न मेरो चोखो मायालाई हुनेछ मिलन हाम्रो जुन पर्खी बसाई म आउँछु भेट्नलाई न्यानो अङ्गालोमा तिमीलाई बाँध्नलाई कालो केशमा चमेली सजाउला मायालु तिमीलाई आफ्नो बनाउला हेर आँखामा तस्बिर तिम्रै नै छ छाती चिरी हेर तिम्रै नाम कोरिएको छ औसीको रातमा मेरो पूर्णिमा तिमी उदास मेरो मनमा फुल्ने फुल तिमी नौ लाख तारा सिउँदोमा छर्ने छु बादल सम्झ मेरो चोखो मायालाई हुनेछ मिलन हाम्रो जुनी जुनी लाहाई जुनेली रातमा जब सम्झन्छु तिमीलाई म हेर्छु जुनलाई तिमीलाई नलाई हसिलो त्यो मुहार आहा देख्छु जुनमा सँगै डुलेको वन पाखामा जुनेली रातमा जब सम्झन्छु तिमीलाई म हेर्छु जुनलाई तिमीलाई सम्झिरुनलाई हसिलो त्यो मुहार आहा देख्छु जुनमा यादहरू आइदिन्छ सँगै डुलेको वन पाखा